पश्चिममा अवैध तवरले गर्भपतन गराउने औषधि बिक्री हुँदै समाजको डरले लुकी छिपी औषधि किन्नेहरू ठूलो रकम तिरेर औषधि किन्दै सेवनकर्ताको ज्यान जोखिममा सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा अनिश्चितकालीन तालाबन्दी महेन्द्रनगर नयाँ दिल्ली नियमित बस सेवा प्रभावित बझाङमा दुम्सी भनेर गोली हान्दा बालकको मृत्यु रुख ढल्दा घरभित्र च्यापिएर एकजनाको ज्यान गयो र डोटीका पाँच गाविसमा सुन्ने भोकमरी परियोजना लागू हुने पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध लगातार भइरहेको वर्षा भोलिबाट मात्रै रोकिने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनबीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सुदूरपश्चिमका सबै जिल्लामा ठूलो संख्यामा औषधि पसलहरू खुलेका छन् गत आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरसम्मको तथ्याङ्क अनुसार सुदूरपश्चिमभरि मानव स्वास्थ्यका लागि औषधि बेच्ने तेह्र सय एकात्तर पसलहरू खुलेका छन् फुटकर औषधि बिक्री गर्ने पसलहरू सेती अञ्चलमा नौ सय चौपन्न र महाकाली अञ्चलका जिल्लाहरूमा चार सय सत्रवटा सञ्चालनको लागि दर्ता भएको औषधि व्यवस्था विभाग नेपालगंजको तथ्याङ्कमा उल्लेख गरिएको छ जिल्लागत रूपमा सबैभन्दा बढी कैलालीमा सात सय सत्रवटा त्यस्ता पसलहरू खुलेका छन् भने सबैभन्दा कम दार्चुलामा सत्रवटा मात्रै रहेका छन् तथ्याङ्क अनुसार डडेलधुरामा छप्पन्न बैतडीमा त्रिहत्तर कञ्चनपुरमा दुई सय एकहत्तर बझाङमा तेत्तिस बाजुरामा एकतिस अछाममा एक सय आठ डोटीमा पैसठीवटा मानव स्वास्थ्यका लागि औषधि बेच्ने पसलहरू दर्ता भएको औषधि व्यवस्था विभाग नेपालगंजका फार्मेसी निरीक्षक पुष्प राणाले जानकारी दिए ती सबैले नेपाल सरकारले मान्यता दिएका औषधिहरू बेच्नको लागि सञ्चालन अनुमति पाएका हुन् तर तीमध्ये अधिकांशले पेटमा बच्चा बसिसकेपछि गर्भपतन गराउने औषधि अवैध रूपमा बिक्री गर्ने गरेका छन् मेडिकलहरूले गर्भपतन गराउनको लागि ठूलो मूल्यमा त्यस्तो औषधि बिक्री गर्ने गरेको स्थानीयहरूले बताएका छन् डडेलधुरा सहितका सुदूरपश्चिमका जिल्लाहरूमा विभिन्न स्थानमा खुलेका मेडिकलहरूले गर्भ खेर फाल्ने औषधि बेचेर अधिकतम पैसा कमाउने गरेको स्वास्थ्य क्षेत्रमै काम गर्ने डडेलधुराका एक व्यक्तिले बताए उनले उनले भने बजार क्षेत्रका महिला तथा किशोरीहरूले असुरक्षित यौन सम्पर्क भएमा तुरन्त गर्भ रहे नरहेको जाँच गर्ने किड किन्ने गर्छन् तर गाउँघरका किशोरीहरू भने विभिन्न बाध्यता र परिस्थितिले मेडिकलसम्म पुग्न सक्दैन गर्भ बसिसकेको हुन्छ धेरै समयपछि पुग्छन् अनि उनीहरूले गर्भ फाल्ने औषधि विक्रेताको मुखको महँगो मूल्यमा किन्न बाध्य हुन्छन् उनको बुझाइमा समाजको डरले उनीहरू बाध्य भएर जति पनि मूल्य तिर्न तयार हुन्छन् मेडिकलहरूले बेच्ने गरेको एभर्सन किटका नामले चिनिने औषधिको पन्ध्र सय रुपियाँ भन्दा माथि लिने गरेको उनले बताएका छन् गाउँमा मेडिकल चलाएर बसेका डोटीका एक औषधि विक्रेताले गाउँमा मात्रै गर्भ फाल्नको लागि महिनामा औषधमा बीसदेखि तीसजना आउने गरेको बताए औषधिका अवगुण बताउँदा बताउँदै पनि किशोरीहरूले औषधि किनेर लग्ने गरेको उनले सुनाएका छन् तर औषधि सेवन पश्चात ब्लडिङ हुँदा अर्थात् रगत बग्न थालेपछि उनीहरू थला पर्ने गरेको र औषधिकै कारण उनीहरूको ज्यान समेत जाने गरेको छ झण्डै दुई हप्ता पहिले मात्रै कैलालीको धनगढीमा अवैध यौन सम्पर्कबाट अनिश्चित गर्भ बसेको आठ महिनापछि एक किशोरीले गर्भ फाल्ने औषधि किनेर खाएपछि ठूलो मात्रामा रगत बगेपछि उनको ज्यान नै गएको थियो त्यस्तै डोटीको ज्वरालमा केही महिना अगाडि एक महिलाले त्यस्तै औषधि सेवन गरेपछि परिवारको अथक प्रयासमा बल्ल तल्ल ज्यान जोगिएको थियो श्रीमान विदेशमा रहेका बेला परपुरुषसँग यौन सम्बन्धपछि पेटमा बच्चा बसेपछि परिवार र समाजको डरले कसैलाई जानकारी नदिई पेटमा बच्चा भएको चार महिनापछि गर्भ खेर फाल्ने औषधि सेवनले यौनीबाट रगत बग्न थालेको परिवारले थाहा पाएपछि तुरन्त अस्पताल पुर्याउँदा उनको ज्यान बसेको थियो यसरी स्वास्थ्य मात्र नभई ज्यान नै जोखिममा पर्ने औषधिहरू अनुमति बिना बेच्न नपाइने भए पनि सुदूरपश्चिमका अधिकांश औषधि पसलहरूले अवैध रूपमा त्यस्ता औषधि बेच्ने गरेका छन् हालै प्रमुख औषधि व्यवस्था व्यवस्थापकमा बढुवा हुनुभएका औषधि व्यवस्था विभागका नारायण प्रसाद ढकालले औषधि पसलेहरूले त्यस्ता औषधिहरू अवैध तरिकाले बेच्न नपाइने थाहा हुँदाहुँदै औषधि पसलेहरूले बिक्री गरिरहेको रेडियो युनिटीलाई बताएका छन् उनका अनुसार गर्भपतन गराउने औषधि बिक्रीको लागि औषधि पसलेले स्वास्थ्य सेवा विभागको सिफारिसमा औषधि व्यवस्था विभागबाट अनुमति लिनुपर्ने हुन्छ औषधि व्यवस्था विभागका महानिर्देशक बालकृष्ण खकुरेलले मिफिप्रेस्टोन र मिजोप्रिस्टोल भन्ने गर्भपतनका औषधिहरू जथाभावी असुरक्षित ढंगले बिक्री भएको तथा नेपालमा अनुमति नपाएका एफटीपी किट प्रेग्नो लगायतका गर्भपतनका औषधिहरू बिक्री वितरण गरिँदा जनस्वास्थ्यमा गम्भीर असर परेको भन्दै हालै मात्र बिक्री वितरण नगर्न सूचना प्रकाशित गरेको र सूचनाको अवज्ञा गर्नेलाई कारवाही गरिने जानकारी दिएका छन् सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरको केन्द्रीय कार्यालयसँगै रहेको सेवा आयोगको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ अवैधानिक सरकारले सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा अध्यक्ष नियुक्ति गरेको भन्दै नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगमा तालाबन्दी गरेको हो क्रान्तिकारी विद्यार्थी संगठनले अल्पमतमा रहेको अवैधानिक सरकारले नियुक्त गरिएका सेवा आयोगका अध्यक्ष नियुक्ति खारिज गर्नुपर्ने माग अघि सारेको छ राजनीतिक सहमति बिना प्रतिगमन सरकारले निर्णय गर्न नपाइने र त्यस्ता नियुक्ति मान्य नहुने भन्दै अनिश्चितकालीन तालाबन्दी गरिएको अनिरासोबियु क्रान्तिकारी विद्यार्थी संगठनका जिल्ला सचिव वीरेन्द्र राज विष्टले जानकारी दिनुभएको छ मदिरा सेवनले गाउँमा महिला हिंसाका घटना बढेको भन्दै मदिरा बेचबिखन बन्द गर्नुपर्ने माग राख्दै बैतडीको भौनेली गाविसको कार्यालयमा स्थानीय महिलाहरूले हिजो अनिश्चितकालीन तालाबन्दी गरेका छन् भौनेली गाविस तीन बाँसका महिलाहरूले गाउँमा हुने मदिरा बेचबिखन रोक्नुपर्ने माग गर्दै यसअघि असार अन्तिम साता समेत गाविस कार्यालय घेराउ गरेका थिए कार्यालय घेराउपछि गाविस कार्यालयले एक हप्ताभित्र गाउँमा भएका मदिरा पसल हटाउने सहमति भएको थियो एक हप्तासम्म पनि आफ्नो मागको सुनवाई नभएको भन्दै हिजो गाविस कार्यालयमा तालाबन्दी गरिएको हो कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर दिल्ली मैत्री बस सेवा प्रभावित भएको छ पर्यटक परमेचमा यात्रु बोकेको भन्दै भारतीय प्रशासनले महेन्द्रनगरबाट यात्रु लिई दिल्लीतर्फ गइरहेका नेपाली नम्बर प्लेटका बसलाई नियन्त्रणमा लिएपछि सेवा प्रभावित भएको हो महेन्द्रनगरदेखि भारतको राजधानी नयाँ दिल्लीसम्म नियमित चल्ने दुईवटा बसलाई भारतीय पक्षले मंगलबार नियन्त्रणमा लिएको हो पर्यटक बोक्ने परमिट लिएर यात्रु बोकेको भन्दै भारतको उत्तराखण्ड टनकपुरको प्रशासनले बसलाई नियन्त्रणमा लिएर कारवाही गरिने जनाएपछि गत बुधबारदेखि नेपाली नम्बरका बस सञ्चालन भएका छैनन् बस सञ्चालन नभएपछि दिल्ली जाने यात्रुहरू भारतीय सीमा बजार वनवासाबाट यात्रा गर्न बाध्य भएका छन् गत माघ महिनादेखि महाकाली यातायातले भारतको उत्तर प्रदेश परिवहन निगमसँग समन्वय गरेर नियमित बस सेवा शुरू गरेको थियो तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्स र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित बस पार्क अव्यवस्थित हुँदा यात्रुले शास्ति खेप्नु परेको छ लामो समयदेखि बस पार्कको मर्मत तथा सरसफाई नहुनुका साथै छाडा पशुका कारण दुर्घटना समेत बढेको छ महेन्द्रनगरमा रहेको एकमात्र बस पार्कको अवस्था दिनानुदिन नाजुक बन्दै गएको छ सुदूरपश्चिमको प्रमुख नाकाको रूपमा चिनिने पश्चिमी सिमानाका गड्डाचौकीबाट हजारौं यात्रुले दैनिक त्यही बस पार्क भएर आवतजावत गर्ने गर्दछन् लामो समयदेखि बस पार्क स्तरोन्नतिका कुनै पनि कार्य नहुँदा सो बस पार्कमा आउने यात्रुहरूले शास्ति खेप्दै आएका छन् बस पार्कभित्र ठूल्ठूला खाडलहरूमा वर्षातको पानी जमा भई आवत जावतमै समस्या भएको छ बस पार्क भित्रै बजार क्षेत्रका छाडा गाईगोरुहरूको बथान जम्मा हुने भएका कारण बस सञ्चालन गर्न र पार्किङ गर्न समेत कठिनाई भई दुर्घटना बढेको चालकले गुनासो गरेका छन् दुम्सी भनेर गोली हान्दा बझाङमा एक बालकको ज्यान गएको छ बिहिबार बेलुका जयपृथ्वी नगरपालिका वडा नम्बर छ मयाना बस्ने पच्चिस वर्षीय विक्रम रोकाले चलाएको बन्दुकको गोली लाग्दा जयपृथ्वी नगरपालिका वडा नम्बर छ मयाना बस्ने बाह्र वर्षीय बिजु रोकाएको घटनास्थलमै ज्यान गएको प्रहरी नायब परीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभएको छ प्रहरी प्रहरीनाय प्रोजेक्ट चन्दका अनुसार घर नजिकै रहेको जंगलमा जंगली जनावर दुम्सी मार्न गएका बेलामा जंगलको ओडारबाट खसखस आवाज आएपछि विक्रम अन्दा अन्धाधुन्द गोली चलाउँदा बालकको घटनास्थलमै ज्यान गएको हो विक्रम रोकाले दुम्सी मार्नका लागि आफू एक्लै जंगलमा गएको र बालक जंगलमा गएको बारे आफूलाई थाहा नभएको बयान दिएको डीएसपी चन्दले जानकारी दिनुभएको छ कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर छ जालीमा सालको रूख घरमा ढल्दा एकजनाको मृत्यु भएको छ जारीमा रहेको नरेश चौधरीको टायल लगाएको कच्ची घरमा सालको रूख ढल्दा धनगढी उपमहानगरपालिका वडा नम्बर अठार बहुलियाकी दिलु चौधरीकी बाह्र वर्षीय छोरी बिनु चौधरीको च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ चौधरीको घर सालको रूख ढल्दा पूर्ण रूपमा क्षति भएको छ बौरियाबाट बिनु चौधरी नरेश चौधरीको घरमा भेटघाट गर्न आएकी थिइन् जिल्ला कृषि विकास कार्यालय डडेलधुवाले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारका लागि कृषकहरूलाई निवेदन दिन आग्रह गरेको छ कार्यालयले एक सूचना प्रकाशित गरेर जिल्लामा कृषि पेसामा संलग्न उत्कृष्ट व्यक्तिहरूलाई निवेदन दिन आग्रह गरेको हो प्रत्येक वर्ष वितरण हुँदै आएको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत यस आर्थिक वर्ष दुई हजार त्रिहत्तर चौहत्तरका लागि प्रतिस्पर्धा गर्न चाहने इच्छुक कृषकहरूलाई निवेदन पेश गर्न आग्रह गरिएको हो यसै साउनको अन्तिम हप्तासम्म निवेदन दिन सकिने जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जनाएको छ डोटीका पाँचवटा गाविसमा थप सामुयल शून्य भोकमरी समुदाय परियोजना लागू हुने भएको छ जिल्लाका गाँजरे साना गाउँ खिरसैन गैरा गाउँ र काडामाण्डो गाविसमा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 पैंतिस वर्षीय ओम बहादुर विक गम्भीर घाइते भएका हुन् टाउकमा गम्भीर चोट लागेका उनको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ अन्य कुनै पनि यात्रुलाई चोट नपुगेको बताइएको छ से एक ख एघार सतासी नम्बरको अर्को बसले अठासी त्रियासी नम्बरको बसलाई पछाडिबाट ठक्कर दिएपछि ती दुई बस ठोकिन पुगेको ट्राफिक प्रहरीले जनाएको छ यसैबीच सुदूरपश्चिमको पहाडी क्षेत्रको सबैभन्दा ठूलो भीमदत्त राजमार्ग आज बिहानैदेखि अवरुद्ध भएको छ आज बिहान कैलालीको सहजपुर साथ डप्रेनी र भाँसुबीरमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको ट्राफिक प्रहरी अत्तरियाले जनाएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो पनि विशेष गरी पश्चिमी क्षेत्रमै मौसम बदली हुनेछ यसका साथै पूर्वी र पश्चिमी क्षेत्रका धेरै ठाउँ र मध्य क्षेत्रका केही ठाउँमा मध्यम खाले वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यसैबीच मनसुन सक्रिय भएर नेपालतिर आइरहेकाले देशभरको मौसममा बदलाव आएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो बदलाव आइतबारसम्म जारी रहने विभागको अनुमान रहेको छ मनसुन सक्रिय भएकै कारण देशभर पानी परेको र केही भागमा भारी वर्षा समेत भएको मौसमवेद सुभाष श्रीमानले जानकारी दिएका छन् अहिले मनसुन पश्चिमतिर सक्रिय भएकाले पश्चिमी भागमा बढी पानी परिरहेको उनको भनाइ छ आजबाट मौसममा केही सुधार आउने र भोलिबाट वर्षा रोकिने सम्भावना रहेको उनले बताएका छन् यो सँगै बिहान सात बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा प्रमुख समाचार शीर्षकहरू फेरि एकपटक सुदूरपश्चिममा अवैत्रवरले गर्भपतन गराउने औषधि बिक्री हुँदै समाजको डरले लुकी सिपी औषधि किन्नेहरू ठूलो रकम तिरेर औषधि किन्दै सेवनकर्ताको